okay. लगाइ हे धरती यही हो दुबईले देख्ने किन मैले तिम्रो मुख नदेख्ने सानो कहाँ छ मेरी सानो कहाँ छ एकैचोटा मुख हेर्ने धोको छ भेट जहाँ छौ दुबईले टेक्ने किन मैले तिम्रो मुख नदेख्ने सानो कहाँ छौ मेरो सानो कहाँ छौ एकैचोट मुख हेर्ने धोको छ मेटो जहाँ छौ मेरो सानो मुख हेर्ने धोको छ भेट जहाँ छौ हे फर्के आइदेऊ बिरानी नसम्झ तिमीलाई तिम्री कालीको कसम छ सानो कहाँ छौ मेरी सानो कहाँ छौ एकै छोटा मुख हेर्ने धोको छ भेट जहाँ छौ बिरानी मलाई तिम्री कालीको कसम छ सानो कहाँ छौ मेरी सानो कहाँ छौ एकैचोटा मुख हेर्ने धोको छ भेट जहाँ छौ मेरी सानो कहाँ छौ एकैचोटा मुख हेर्ने धोको छ भेट जहाँ छौ Bravo! Mm-hmm, mm-hmm.